कसैलाई त रोज्नै पर्छ मैले तिमले साथ छोडेपछि कसैलाई त रोज्नै पर्छ मैले तिमीले पीडा दिएपछि आफ्नो खुसी खोज्ने

खुसी खोज्नै पर्छ मैले आफ्नो खुसी खोज्नै पर्छ साथ छोड़